मङ्सिरमा स्थानीय निकायको चुनाव हुने उप प्रधानमन्त्री थापाको भनाई रापरपा नेपाल सबैभन्दा ठूलो पार्टी बन्ने दावी डेढ वर्षभित्र तीन तहको चुनाव गर्न निर्वाचन आयोग तयार द्वन्द पीडितले उजुरी गर्ने म्याद तीस दिन थपियो दस हजार तिरेर सात दिनमा पाइने राहदानी अब तीन दिनमै पाइने भारतको गुलबर्ग हत्याकाण्डका दोषी जनालाई जन्मकैद थप जनालाई पनि जेल सजाए र अन्डर एटिन फुटबलमा थ्री स्टार समूह चरणबाटै बाहिरियो सुदूरपश्चिम र सङ्कटा क्वार्टर फाइनलमा ओलम्पिक तयारीका लागि निसा कोरिया प्रस्थान प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म वीरेन्द्र उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले मंगिरमै स्थानीय निकायको चुनाव हुने बताउनु भएको छ आज डणेलधुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री थापाले सत्तापक्ष सहित बाहिर रहेका दलहरूसँग समेत सहकार्य गरेर स्थानीय चुनाव मंगिरभित्रै गरिने बताउनुभयो उहाँले स्थानीय निकायको निर्वाचन चाँडो भन्दा चाँडो सम्पन्न गर्नु संवैधानिक बाध्यता राजनैतिक आवश्यक र जनताको चाहना रहेको बताउनुभयो यसका साथै अन्य सबै दलले सरकारमा आउन चाहेमा आफ्नो पार्टी प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभयो उहाँले अहिलेका प्रतिपक्षले राम्रो प्रतिपक्षको भूमिका नखेलेको तर्फ इङ्कित गर्दै प्रतिपक्षमा बस्नुले राम्रो प्रतिपक्षको भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो सबै प्रमुख राजनैतिक दलहरू एक ठाउँमा आएमा राप्रपा नेपाल प्रतिपक्षमा रहेर एउटा जिम्मेवार इमान्दार प्रतिपक्षको भूमिकामा बस्नेछौ मन्त्री थापाले भने एकपटक नेपालको राष्ट्रिय राजनीतिमा त्यो सही त्यो स्थिति आयो भने त्यो भूमिका हामी देखाउनेछौ परराष्ट्र मन्त्रीको काम नै बाहिरी देशहरूसँग सम्बन्ध सुधार गर्ने भएकोले भारतसँग देखिएको धमिलो सम्बन्ध सुधार गर्न पटक पटक जानु परे पनि जान तयार रहेको उहाँले उल्लेख गर्नुभयो उहाँले आफ्नो पार्टीको विषयलाई जोड़ दिँदै नेपालीहरूले हिन्दू राष्ट्र चाहेकोले नागरिककै शक्तिमा रापरपा नेपालले एकपटक देशको सबैभन्दा ठूलो पार्टी बन्ने समेत दावी गर्नुभयो सरकारले डेढ वर्षभित्र तीन तहका निर्वाचन गर्ने गरी कार्ययोजना तयार पारेपछि त्यस अनुरूप निर्वाचन गर्न आयोग तयार रहेको निर्वाचन आयोगले जनाएको छ निर्वाचनका लागि आवश्यक पर्ने कानूनहरू बनाउनु पर्ने र त्यसपछि एक सय बीस दिनको समय चाहिने आयोगको भनाइ छ आयोगका प्रवक्ता वासुदेव गुरागाईले निर्वाचन आयोग सम्बन्धी एन मतदाता नामावली सम्बन्धी एन राजनीतिक दल सम्बन्धी एन लगायतका एन बन्न जरूरी रहेको बताए मंगिरमा गर्ने भनिएको स्थानीय निकायको निर्वाचनका लागि भने कानून छिट्टै बन्नुपर्ने आयोगको भनाइ छ निर्वाचनका लागि राजनैतिक दलहरूबीच सहमति आवश्यक भएको समेत आयोगको भनाइ छ कुन मितिसम्म अठार वर्ष पुगेका नागरिकलाई मतदान गर्न दिने र त्यस अनुसारको मतदाता नामावली तयार पार्ने काम गर्नुपर्ने प्रवक्ता गुरागाईले बताए आयोग जस्तो सुकै निर्वाचन गर्न समेत सक्षम रहेको उनको भनाइ छ सरकारले निर्वाचन गर्ने भने पनि अझै पनि आयोगको पूर्णता पाइएको छैन सरकारले आगामी मंगिरभित्र स्थानीय तहको दुई हजार चौहत्तर जेठमा प्रदेश र दुई हजार चौहत्तर कार्तिक मंगिर महिनामा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको निर्वाचन गरिसक्ने गरी कार्यतालिका बनाएको छ सत्य निरूपण तथा मेलमिलाप आयोगले दश वर्ष जनयुद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट पीड़ित पक्षले उजुरी दिने म्याद एक महिना थप गरेको छ यसअघि आयोगले साठी दिनको समय दिएर उजुरी संकलन गरेको थियो दुई महिनामा आयोगमा हत्या यौन शोषण र दुर्व्यवहार कुटपीट र गम्भीर प्रकारका मानवाधिकार उल्लंघन भएको भन्दै तैतिस हजार पाँच सय उनानब्बेवटा उजुरी परिसकेका छन् यसअघि आयोगले उजुरीका लागि दुई हजार त्रिहत्तर साल वैशाख पाँच गतेदेखि असार दुई गतेसम्म समय तोकेको थियो पीड़ित पक्षबाट उजुरी संकलनका लागि म्याथ थप गर्न माग भएपछि आयोगले एक महिना समय थप गरेको हो यसअघि बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले पनि उजुरी संकलनको समय एक महिना थप गरेको छ राहदानी विभागले दस हजार रूपियाँ तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै दिने भएको छ घन्टौँ लामा बसेर एक हप्तामा राहदानी लिने व्यवस्था भए पनि आगामी असार मङ पन्ध्र गतेदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोक बहादुर थापाले जानकारी दिए हिजो बसेको मन्त्री परिषदको बैठकले कति समयमा राहदानी लिनेलाई कति शुल्क लाग्ने भन्ने बारेमा निर्णय गरेको थियो सो बैठकले आकस्मिक रूपमा लिन परेको खण्डमा पन्ध्र हजार दुई दिनमा लिनु परेमा बाह्र हजार र तीन दिनमा लिएमा दस हजार रूपियाँ लाग्ने निर्णय गरेको थियो दस वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कका आधा रकम छुट दिएको छ महानिर्देशक थापाले राहदानी नभएका कारण टिकट रद्द गर्नुपर्ने अवस्था आउन नदिन यो प्रक्रियालाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छनृ धनगढ़ी उपमहानगरपालिका वडा नम्बर एघार जुगेडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा सोही ठाउँ बस्ने अन्दाजी चालिस र पैंचालिस वर्षका अर्जुन राणा रहेको प्रहरीले जानकारी दिएको छ भैँसी चराउने क्रममा इटा भट्टा नजिकै करेन्ट लागेर राणाको मृत्यु भएको हो गणपति इटा भट्टामा लागेको विद्युतको तार भुइँमा झरेको कारण राणालाई करेन्ट लागेको वडा प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नायब निरीक्षक बजीर सिंह धामीले जानकारी दिनुभयो ब्रेथलाइजर मेसिन नहुँदा सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गर्न समस्या भएको ट्राफिक प्रहरीहरूले बताएका छन् प्रहरी प्रधान कार्यालयबाट दुई वर्ष अघि मापासे परीक्षण गर्न सुदूरपश्चिमका लागि सत्रवटा ब्रेथलाइजर मेसिन पठाएकोमा तीमध्ये सातवटा बिग्रिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ सुदूरपश्चिममा आवश्यकता भन्दा कम मात्रामा ब्रेथलाइजर मेसिन हुँदा मापासे परीक्षण गर्न समस्या भएको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो उहाँले सुदूरपश्चिमका विभिन्न ठाउँका लागि सत्रवटा मेसिन आए पनि साथ बिग्रिएको अवस्थामा छ भने बाँकी पनि प्रभावकारी अवस्थामा नरहेको बताउनुभयो बिग्रिएका मेसिन मर्मतका लागि प्रहरी प्रधान कार्यालय पठाएको बताउँदै सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले मर्मत गरेर फिर्ता नआएको बताउनुभयो उहाँले मापासे परीक्षणमा ट्राफिक प्रहरीलाई समस्या भएकोले थप ब्रेथलाइजर मेसिनको माग गरेको उहाँको भनाइ छ पर्याप्त मात्रामा ब्रेथलाइजर मेसिन नहुँदा ट्राफिक प्रहरीलाई विभिन्न खाले समस्या भइरहेको छ मापासे सेवन गरेकालाई मुख नजिकै गएर चेक जाँच गर्दा विभिन्न खाले रोगका संक्रमण देखा पर्ने गरेको ट्राफिक प्रमुख थापाले बताउनुभयो अछाम जिल्लामा बदलेको आक्रमण बदेलको आक्रमणबाट तीनजना गम्भीर घाइते भएका छन् घाइते हुनेमा मंगलसेन नगरपालिका वडा नम्बर दसका साठी वर्षीय मानबहादुर बागपाल सोही वडाका छब्बीस वर्षीय बमबहादुर रावल र कञ्चरपुर गुलरियाका अडतालिस वर्षीय पल्टुराम चौधरी घाइते भएका छन् घाइते चौधरी मिश्री कामको लागि अछाम आएका हुन् गम्भीर घाइते मानबहादुर बागपाल र पल्टुराम चौधरी दुईजनालाई जिल्ला अस्पताल मंगलसेनबाट बायलपाटा अस्पताल रिफर गरिएको जिल्ला अस्पताल अछामले जनाएको छ गाउँमा बदेल आएर मंगलसेन दशका प्रेम रावलको गोठमा गोठ छानोमा बाँधेको राङ्गोलाई घाइते बनाएपछि बदेललाई लखेट्ने क्रममा बदेलले आक्रमण गरेर मानिसलाई घाइते बनाएको स्थानीयवासी नेत्र रावलले बताएका छन् गाउँले गाउँलेको आक्रमणबाट घाइते बदेल समेत मरेको छ सोही ठाउँमा जिल्ला वन कार्यालय अछामको टोली गई सकेको अछामका प्रहरी प्रमुख निरञ्जन दत्त भट्टले बताएका छन् अब देश बाहिरको खबर भारतको अहमदाबादको निकै चर्चित गुलबर्ग गुलबर्ग हत्याकाण्डका दोषी एघारजनालाई जन्मकैद र बाह्रजनालाई सात वर्षको जेल सजाय सुनाइएको छ त्यहाँको विशेष अदालतले उक्त हत्याकाण्डका दोषी तेइसजनालाई सजाय सुनाएको हो सन् दुई हजार दुईमा अहमदाबादको गुलबर्ग सोसाइटीमा भएको दंगामा पूर्व सांसद अहसान जफारी सहित उनासत्तरी जना मारिएका थिए सजाय पाउने जना सन् दुई हजार दुईमा पक्राउ परेपछि कारागारमा छन् अब खेल खबर थ्री स्टार क्लब अठार वर्ष मुनिको ललित स्मृति फुटबलको समूह चरणबाटै बाहिरिएको छ आज भएको खेलमा सुदूरपश्चिम फुटबल क्लबसँग दुई एकले पराजित भएपछि थ्री स्टार क्लब समूह चरणबाटै बाहिरिएको हो खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा थ्री स्टार बाहिरिएको छ प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै विजयी भएको सुदूरपश्चिमसँगै यो समूहबाट संकटा क्लब पनि क्वार्टर फाइनलमा पुगेको छ थ्री स्टारलाई हराउने संकटा र सुदूरपश्चिमले एक अर्कासँग खेल्न बाँकी नै छ यसअघि आज नै भएको पहिलो खेलमा सरस्वती क्लब र मोरङ फुटबल क्लब दुई दुईको बराबरीमा रोकिएका थिए खेलमा दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा मोरङ अङ्क बाँड्न बाध्य भयो यसैबीच प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पुलिससँग हारेको सरस्वतीको क्वार्टर फाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ तीन अङ्क बनाएको पुलिससँग खेल्ने पुलिससँग खेल्न बाँकी रहेको मोरङको समान अङ्क एक भए पनि सरस्वती गोल भिन्नताको आधारमा पछि छ पुलिससँगको खेलमा एक गोलभन्दा बढी अन्तरले नहारे मोरङ नै क्वार्टर फाइनलमा पुग्नेछ तर मोरङले पुलिससँग तीन गोलको अन्तरले हारेमा सरस्वती क्वार्टर फाइनलमा पुग्नेछ र रियो ओलम्पिक दुई हजार सोह्रमा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेकी तेक्वान्दो खेलाड़ी निशा रावल आज दक्षिण कोरियाको सियोल प्रस्थान गरेकी छिन् ब्राजिलको रियो द जेनेरियोमा अगस्त पाँचदेखि एक्काइस तारिकसम्म चल्ने ओलम्पिकको तयारीका लागि निशा प्रशिक्षक जाहो लीसँगै कोरिया प्रस्थान गरेकी हुन् यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार सूचक फेरि एकपटक मङ्सिरमा स्थानीय निकायको चुनाव हुने उप प्रधानमन्त्री थापाको भनाई रापरमा नेपाल सबैभन्दा ठूलो पार्टी बन्ने दावी डेढ वर्षभित्र तीन तहको चुनाव गर्न निर्वाचन आयोग तयार द्वन्द पीडितले उजुरी गर्न म्याच तिस दिन थपियो दस हजार तिरेर सात दिनमा पाइने राहदानी अब तीन दिनमै पाइने भारतको गुलबर्ग हत्याकाण्डका दोषी एघार जनालाई जन्म कैद थप बाह्रजनालाई पनि जेल सजाए र अन्डर एटिन फुटबलमा थ्री स्टार समूह चरणबाटै बाहिरियो सुदूरपश्चिम र सङ्कटा क्वार्टर फाइनलमा ओलम्पिक तयारीका लागि निसा कोरिया प्रस्थान अवस्थ समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकेको छ आजलाई समाचार बुलेटिनबाट समाचार कक्षका सबैजना बिदा हुन्छौ नमस्कार